नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल सरकारले संविधान र विकास सँगसँगै अगाडि बढाउने उद्देश्यसहित आज आर्थिक वर्ष दुई हजार एकात्तर बहत्तरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ दिउँसो तीन बजे बोलाइएको व्यवस्थापिका संसदको बैठकमा सरकारका तर्फबाट राष्ट्रपति डाक्टर रामवरण यादवले व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ संविधान निर्माण र विकाससँगै भन्ने योजनासहित सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको छ कृषिको आधुनिकीकरण ऊर्जा सङ्कट निवारण र बेरोजगारी हटाउन केन्द्रित हुने गरी नीति तथा कार्यक्रम तयार पारिएको छ भूमिको चक्लाबन्दी र सामूहिक खेती प्रणालीमा पनि जोड दिइएको छ राष्ट्रिय गौरवको आयोजनामा रकम नघटाई विकास निर्माणलाई तीव्रता दिइने र खरिद प्रक्रिया थप व्यवस्थित बनाउने प्रतिबद्धता पनि नीति तथा कार्यक्रममा राखिएको छ अहिले जारी मन्त्री परिषदको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेर राष्ट्रपति यादव कहाँ पुर्याइने जनाइएको छ दिउँसो राष्ट्रपति यादवले व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ प्रधानमन्त्री सुशील कोइराला उपचार सकि अमेरिकाबाट फिर्ता हुन समय लाग्ने भएकाले नीति तथा कार्यक्रम समयमा नै प्रस्तुत गर्न लागि छ प्रधानमन्त्री कोइरालाले अमेरिकाबाट टेलिफोन गरी नीति तथा कार्यक्रम र बजेट नरोक्न आग्रह गर्नु भएको छ यसैबीच व्यवस्थापिका संसदले गर्ने सबै तयारी पूरा भएको छ राष्ट्रपति यादवलाई छुट्टै बस्ने व्यवस्था स्वागतका लागि आवश्यक गृह कार्य उपराष्ट्रपति प्रधान न्यायाधीश लगायतलाई बस्ने व्यवस्था कुटनीतिक नियोग सरकारका उच्च अधिकारी सबैलाई बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ नेकपा एमालेको महाधिवेशन सुरु हुन चार दिन बाँकी रहँदा नेतृत्वका प्रत्याशीहरू प्रतिनिधि आफ्नो पक्षमा पार्न व्यस्त रहेका छन् एमालेको नौ महाधिवेशनको काठमाडौँमा उद्घाटन गरिने भएको छ अध्यक्षका दुई प्रत्याशी माधव कुमार नेपाल र केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा पार्न आन्तरिक गृह कार्य बढाएका छन् महाधिवेशनलाई प्रभावित पार्ने गरी आफ्नो गुटका कार्यकर्ता भेला गर्न नपाइने भए पनि पुस्तक विमोचनदेखि विभिन्न प्रशिक्षणमा सहभागी भई अध्यक्षका प्रत्याशीहरूले आफ्नो पक्षमा माहौल बनाउने काम गरिरहेका छन् बिहिबार हुने उद्घाटन समारोहमा विश्वका विभिन्न एक देशबाट प्रतिनिधि आउने अध्यक्ष झलनाथ खनालले जानकारी दिनुभएको छ यस्तै राष्ट्रिय महाधिवेशनको लागि आजदेखि ब्रिकुटी मण्डपमा सचिवालय स्थापना गरिने भएको छ अहिलेसम्म पार्टी कार्यालयबाटै सचिवालयले काम गर्दै आए पनि उन्नाइसदेखि पच्चिस गतिसम्म हुने महाधिवेशनको व्यवस्थापन तथा सहजताका लागि सचिवालय स्थानान्तरण गरेर आवश्यक कार्य गरिने एमाले जनाएको छ पार्टीको जनसङ्गठन तथा काठमाडौँ उपत्यकाबाट करिब दुई विषय स्वयंसेवक परिचालन गरी महाधिवेशनलाई व्यवस्थित बनाइने जनाइएको छ महाधिवेशनमा देशभरबाट करिब दुई हजार प्रतिनिधि तथा विदेशबाट तिन सय पाहुना सहभागी हुने एमाले जनाएको छ आज असार पन्ध्र गते एघारौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ धान खेतीमा आधुनिकीकरण खाद्यान्न आयातमा न्यूनीकरण भन्ने नाराका साथ सरकारी तथा गैर सरकारी संघ संस्थाको पहलमा विभिन्न कार्यक्रम हुँदैछ नेपाल कृषि अनुसन्धान परिषद नार्कको आयोजनामा आज बिहान खुमल खुमलटारमा धान विशेष कार्यक्रमको आयोजना गरिएको छ त्यसै गरी कृषि विभागले ललितपुरको लेलेमा र देशभरिका जिल्ला कृषि कार्यालयले जिल्ला जिल्लामा धान दिवसको कार्यक्रम आयोजना गरिरहेका छन् धान दिवस तथा रोपाई महोत्सव मनाइरहँदा किसानले भने यस वर्ष समयमै रोपाई गर्न नपाएको बताएका छन् मनसुन सक्रिय हुन नसक्दा रोपाई गर्न पुग्ने गरी वर्षा भएको छैन त्यसैले सिँचाइ सुविधा भएका ठाउँमा मात्रै रोपाई भएको छ यस वर्ष अहिलेसम्म करिब नौ प्रतिशत रोपाई भएको कृषि मन्त्रालयले जनाएको छ आकाशे पानीको भर पर्नुपर्ने किसानलाई असार पन्ध्र खल्लो भएको छ पोहोर यो बेलासम्म झन्डै पन्ध्र प्रतिशत रोपाई भइसकेको कृषि कार्यालयले जनाएको छ छ आजको दिन धान रोपाई गर्दै दही चिउरा खाएर असार पन्ध्र मनाउने प्रचलन रहेको छ दही चिउराले शरीरमा ऊर्जा दिने भएकाले धान रोपाईसँगै दही चिउरा खाने गरिएको हो असार पन्ध्रलाई मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा पनि लिने गरिन्छ पाकिस्तानमा सङ्घर्षरत तालिबान विद्रोहीको पकड रहेको क्षेत्रमा सेनाले गरेको हवाई हमलामा कमान्डरसहित अठार तालिबान लडाकुको मृत्यु भएको छ समाचार एजेन्सी एएफका अनुसार पाकिस्तानी एयरफोर्सको जहाजले उत्तरी बाजरिस्तानको मिराली र मिरान शाह क्षेत्रमा व्यापक हमला गरेको थियो दुई जिल्ला तालिबान विद्रोहीको पकड क्षेत्र मानिन्छ जहाँबाट पाँच लाख नागरिक विस्थापित भइसकेका छन् सेनाले एक विज्ञप्ति जारी गरी मिरालीमा एघारजना र मिरन शाह जिल्लामा सातजना आतंकवादी मारिएको जनाएको छ विज्ञप्तिमा सो कारवाहीमा तहरिक ए तालिबान पाकिस्तानका एक कमान्डर मारिएको र एकलाई गिरफ्तार गरिएको समेत जनाइएको छ र अन्तमा खेल समाचार विश्वकप फुटबल अन्तर्गत आज पनि क्वार्टर फाइनलका दुई खेल हुने भएका छन् राति पाउने दस बजे हुने पहिलो खेलमा नेदरल्यान्ड र मेक्सिको भिड्नेछन् नेदरल्यान्ड समूह बीको विजेता हो भने मेक्सिको समूह एक उपविजेता हो नेदरल्यान्डले जारी प्रतियोगितामा शत प्रतिशत नतिजा निकालेकाले आजको खेलमा पनि विजय हुँदै अन्तिम आठमा प्रवेश गर्ने तयारीमा हुनेछ भने ब्राजिललाई बराबरीमा रोकेको मेक्सिको पनि उच्च मनोबलका साथ मैदानमा उत्रनेछ नेदरल्यान्डका स्ट्राइकर रोबिन भान पर्सी भने आजको खेलमा मैदान उत्रनेछन् यस्तै पाउने दुई बजी हुने कोष्टालिका र ग्रिस पनि आम्ने सामने हुनेछन् जारी प्रतियोगितामा अप्रत्याशित नतिजा आत्मसात गरेका दुवै टिमको भिडन्त पनि रोमाञ्चक हुने अनुमान गरिएको छ कोष्टालिकाले समूह चरणमा इटलीलाई पराजित गर्दै सबैलाई स्तब्ध बनाएको थियो भने ग्रिसले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो हवस् त यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भएँ नमस्कार